यसरी बज्यो यो मनमा तिम्रो मायाको सुसेली यसरी बज्यो यो मनमा तिम्रो मायाको सुसेली जसरी बाग्छ बसन्त छोई बतास गोधुली जसरी बग्छ बसन्त छोई बतास गोधुली झेरी लिपि यो मनको मैले तिमीलाई बोलाए झेरी लिपि यो मनको मैले तिमीलाई बोलाए बिझाउला पाऊ भनेर आफ्नो हृदय ओछ्याए तिमीले छोयो ढुक ढुक तिमीलाई यति नै सुस्तरी तिमीले छोयो ढुकढुकीलाई त्यति नै सुस्तरी जसरी बाग्छ बसन्त छोई बतास गोधुली जसरी बाग्छ बसन्त छोई बतास गोधुली हो भने जुन जस्तै सुन्दर मुस्कान त्यो सापटी तिने हो भने जुन जस्तै सुन्दर मुस्कान त्यो सापटी जीवनभर त्यसकै रिन तिर्ने कसम खान्छु न ढाँटी यसरी हेऱ्यौ नजरले खाली भावना उमाली यसरी हेऱ्यौ नजरले खाली भावना उमाली जसरी बाग्छ बसन्त छोई बतास गोधुली जसरी बाग्छ बसन्त छोई बतास गोधुली